प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो आयोगले हिजो सत्र दलसँग छलफल गरेको थियो सोमबारको छलफलमा दलहरूले क्षेत्र निर्धारणबारे फरक फरक सुझाव दिएका थिए मधेस केन्द्र दलहरूले जनसङ्ख्यालाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् भने अरू दलहरूले जनसङ्ख्या र भूगोलका आधारमा क्षेत्र निर्धारण गर्न सुझाव दिएका छन् त्यस्तै आयोगले दलहरूबीच भएको सहमतिका आधारमा क्षेत्र निर्धारण गर्नुपर्नेमा मधेस केन्द्र दलहरूको जोड छ भने एकीकृत माओवादी एमाले लगायतका दलहरूले संविधान सभाको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन् मधुस केन्द्रित दलहरूले तराईमा एक सय एक्काइस निर्वाचन क्षेत्र पर्ने माग गरेका छन् दल लगायतका सरकारवाला पक्षसँग छलफल गरेपछि क्षेत्र निर्धारणको काम थाल्ने आयोगको तयारी छ उपाध्यक्ष डाक्टर बाबुराम भट्टराले पदत्याग गरेसँगै एमावती नयाँ संगठन प्रणालीको बहसमा जुटेको छ पदका आकांक्षी बढ्दा पार्टी बिग्रेको र संगठन प्रणालीमा पुनर्विचार गर्नुपर्ने भन्दै बाबुरामले पदत्याग गरेपछि त्यसबारे छलफल गर्न ए माओवादीले विस्तारित बैठक बोलाएको छ विस्तारित बैठकमा नयाँ संगठनको खाका पेश गर्ने तयारीमा लागेको ए माओवादीले त्यसबारे छलफल गर्न आज पदाधिकारी ब्युरो इन्चार्ज राज्य समिति संयोजक र संगठन विभागको संयुक्त बैठक बोलाएको छ अहिले केबेरमा पेरिस डाँडामा बस्ने बैठकले बाबुरामको पदपछि उत्पन्न परिस्थिति र विस्तारित बैठकको तयारीबारे छलफल गर्ने बताइएको छ केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको कार्यविभाजन प्रस्तावमा साठी पन्चानब्बे प्रतिशत सदस्यले आपत्ति जनाउँदै आफूले उपयुक्त पद नपाएको गुनासो गरेका थिए पोखरामा झारी नेकपा माओवादी केन्द्र समितिको बैठकमा आज केन्द्र सदस्यले बोल्ने क्रम सकिँदैछ आज सदस्यले बोल्ने क्रम सकिएपछि अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले जवाब दिनुहुनेछ अध्यक्ष वैद्यले चुनावी रणनीति सहितको भावी कार्यदिशा र महासचिव रामबहादुर थापाले संगठन र संघर्ष सम्बन्धी छुट्टी प्रस्ताव पेश गर्नु भएको छ प्रवक्ता पम्पा भूषाले आजको बैठकमा बोल्न बाँकी रहेका सदस्यले बोल्ने क्रम सकिएपछि सुझावसहित पार्थ गरिने जानकारी दिनुभयो प्रवक्ता भूषाले बैठक भर्खर भएको र आज बेलुकासम्म सक्ने योजना रहेको बताउनुभयो हिजोसम्म बोले सबैजसो सदस्यले अब नै निशस्त्र रूपमा सहरी विद्रोह गर्नुपर्ने बताएका छन् बैठकले आगामी संविधान सभाको औचित्य पार्टीको धारणा र पावी कार्यदिशाको बारे रणनीति पनि तय गर्ने भूषाले बताउनुभयो भारतीय विदेश मन्त्री सलमान खुर्सिद तीन दिने औपचारिक भ्रमणका लागि आगामी साउन छ गते नेपाल आउने भएका छन् चिनिया स्टेट काउन्सिलर याङ जेजीले नेपाल भ्रमण गरे लगतै भारतीय पक्षले भ्रमणका लागि चासो देखाएको हो यसअघि पटक पटक भ्रमणका लागि प्रयास भए पनि मिति तय हुन सकेको थिएन नेपाल भारत विदेश मन्त्री स्तरीय बैठकमा भाग लिन खुर्सिद नेपाल आउन लागेको बताइएको छ यद्यपि नेपालको परराष्ट्र मन्त्रालय र स्थित भारतीय राजदूतावासले भ्रमणबारे टिप्पणी गर्नु गर्न चाहेनन् नेपालका परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरे हाल जेनेवा भ्रमणमा रहेकाले उहाँ शनिबार फर्किएपछि मात्र औपचारिक जानकारी दिने, दिने बताइएको छ चिनिया पक्षले नेपालको निर्वाचनलाई सहयोग गर्ने घोषणा गरे लगतै सोही प्रयोजनको लागि भारतीय विदेश मन्त्री नेपाल आउन लागेको अनुमान गरिएको छ नेपालले निर्वाचनमा सहयोग गर्न दात्री निकाला आह्वान गरिसकेको छ नेपाल विद्युत प्राधिकरणले अब दैनिक पाँच घण्टा मात्र लोडसेडिङ गर्ने भएको छ प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार नयाँ तालिका बुधबारदेखि लागू हुनेछ विद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ घटाइएको केन्द्रका प्रबन्ध निर्देशक भुवन कुमार छेत्रीले जानकारी दिनुभयो उहाँका अनुसार प्रसारण प्रणालीमा अझै तीन मेगावाट बिजुली अपोग छ अहिले दैनिक एक मेगावाट बिजुली माग रहेको र भारतबाट आयात गरिएको एक मेगावाट समेत गरी जम्मा सात मेगावाट बिजुली आपूर्ति भइरहेको छेत्रीले जानकारी जानकारी दिनुभयो काठमाडौँको गोठटारमा बर्ड फ्लू भेटिएकाले आसपासका क्षेत्रमा सचेतना अपनाउन पशु स्वास्थ्य निर्देशनालयले आग्रह गरेको छ गोठटार चारमा रहेको मित कुमार राईको लेयर्स कुखुरा फार्ममा सोमबार बर्ड फ्लू भेटिएको थियो बर्ड फ्लूको पुष्टि भएपछि फार्ममा रहेका कुखुरा सुली र दाना नष्ट गरिएको छ शङ्का लाग्ने बित्तिकै परीक्षण गर्न तथा खोरको सरसफाइमा ध्यान दिन निर्देशनालयले आग्रह गरेको छ निर्देशनालयका अनुसार एक वर्षको अवधिमा देशभर बैसठी पटक बर्ड फ्लू देखा परेको छ इजिप्टमा सर्किरहेको सङ्कटलाई समाधान गर्न त्यहाँको सेनाले अडचालिस घण्टे अल्टिमेटम दिएको छ तर त्यहाँका राष्ट्रपति मोहम्मद मुर्सीले भने उक्त अल्टिमेटमको व्यवस्था गर्दै आफ्नै तरिकाले अगाडि बढ्ने बताएका छन् यसअघि त्यहाँका एक मन्त्रीले राजीनामाको घोषणा गरेका छन् अहिलेको सरकारले उत्पन्न समस्याको समाधान गर्न नसकेको भन्दै उनले राजीनामा दिएको बताएका छन् केही दिन यता इजिप्टमा राष्ट्रपति विरोधी आन्दोलन सर्किरहेको छ हजारौं नागरिकहरू राष्ट्रपति मोहम्मद मोर्सीले अवलम्बन गरेको विभेदकारी नीतिको विरोध गरे दिएका छन् उनीहरूले ब्रदरहुडको कार्यमा तोडफोड समेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् नागरिकहरूले राष्ट्रपति मोर्सी विरुद्ध नारा लगाउँदै राजीनामाको माग गरेका छन् इजिप्टमा लामो समय शासन गरेका होस्ने मुबारक सत्ताच्युत भएपछि मोर्सी राष्ट्रपति भएका हुन् मुस्लिम ब्रदरहुड पार्टीका नेता तथा राष्ट्रपति मोर्सीले ल्याएको नीतिको विरोध गर्दै प्रदर्शनकारीले पुननिर्वाचनको माग समेत गरेका छन् विश्व खेलकुद पत्रकार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ सन् उन्नाइस सय चौबिसमा फ्रान्सको पेरिसमा भएको ओलम्पिक खेलको समाचार संकलनको लागि the international sports and press association गठन भएको दिनको सम्झनामा विश्व खेलकुद पत्रकार महासंघको आह्वानमा हरेक वर्ष जुलाई दुई तारिकमा यो दिवस मनाउने गरिएको छ दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले आज पल्सर स्पोर्ट्स अवार्ड प्रदान गर्दैछ विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने यसअघि नै मनोनयन सार्वजनिक गरिएका लोकप्रिय उत्कृष्ट महिला पुरुष युवा उत्कृष्ट प्रशिक्षकको नाम आज सार्वजनिक हुनेछ र त्रिदेशीय एक दिवसीय क्रिकेटमा आज भारत र श्रीलङ्का भेट्दैछन् वेस्ट इन्डिजको किङस्टनमा हुने खेलमा भारत विराट कोहली र श्रीलङ्का एन्जेलो म्याथ्युसको कप्तानीमा मैदानमा उत्रिँदैछ भारतका नियमित कप्तान महेन्द्र सिंह धोनी सुटको कारण आराममा बसेपछि कोहलीले टिमको कप्तानी सम्हालेका छन् धोनीको ठाउँमा अम्बाती राइडुलाई मैदानमा उतारिने भएको छ सम्मान एकै खेल खेलेको दुवै टिमले पराजय भोग्नु परेको थियो दुवै टोलीलाई वेस्ट इन्डिज शब्द पारेको हो भारत एक विकेट र श्रीलङ्का छ विकेटले पराजित भएका थिए हवस् बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार